सँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब समाचार विस्तारमा यस वर्ष चितवन र मकनपुरमा रेशमको या उत्पादनमा वृद्धि भएको छ सरकारले रेशम खेती गर्दै आएका किसानहरूलाई अनुदान दिएपछि रेशमको या उत्पादनमा वृद्धि भएको हो चितवन र मकनपुरमा दुई हजार सत्तरी सालमा चार मेट्रिक टन उत्पादन भएको कोया चालु आर्थिक वर्षमा वृद्धि भएर साढे मेट्रिक टन पुगेको किम्बो नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका प्राविधिक सहायक बाबुराम पन्तले जानकारी दिनुभयो विगत तीन वर्षदेखि कोया चिया उत्पादनमा वृद्धि हुँदै गएको उहाँले जानकारी दिनुभयो दुई सालमा सम्मा तीन मेट्रिक टन कोया उत्पादन भएको थियो चितवनमा रेशम खेती गर्ने जना किसानहरू रहेका छन् विगतमा केही खेती गर्न छाडेका दसजना किसानले पनि यस वर्ष पुनः रेशम खेती गर्न थालेपछि उत्पादन बढेको हो रेशम खेतीको विस्तार र किसानलाई प्रोत्साहन गर्न किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराले निसंक्रमण सामग्री किसानलाई तालिम किम्बु बिरुवा उपलब्ध उपलब्धता किरा पालन घरलाई पच्चिस हजार अनुदान दिएको छ सो कार्यालयले रेशम खेतीलाई प्रोत्साहन गर्न क्षेत्र विस्तार योजना लागू गरेर काम गरिरहेको प्राविधिक सहायक बाबुराम पन्तले जानकारी दिनुभयो भरतपुर अस्पतालका चिकित्सकहरू कार्य समयमा अनुपस्थित हुने क्रम बढेपछि अस्पतालले विद्युतीय हाँसिने उपकरण जडान गरेर कडाई गर्ने भएको छ सरकारीमा भन्दा निजीमा चिकित्सकहरूले समय दिने पुरानो समस्या हटाउन नसकेपछि अस्पताल विकास समितिले विद्युतीय हाँसिरी मार्फत उनीहरूमाथि निगरानी गर्ने भएको हो अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हरिबहादुर केसीले अस्पताल विकास समितिले विद्युतीय हाजिरीका लागि उपकरण जडान गर्ने निर्णय गरेको बताउनुभयो कालले समयमा तेत्तीस प्रतिशत चिकित्सक मात्र उपस्थित हुने गरेको बताउँदै उहाँले कडाईका साथ निगरानी गरी सबै चिकित्सक तथा कर्मचारीलाई समयमा कार्यमा उपस्थित गराउने बताउनुभयो अस्पतालले छिट्टै सिसिटिभी समेत जडान गरी कामको निगरानीको तयारी गरेको पनि उहाँको भनाइ थियो जिल्ला अस्पतालको रूपमा रहेर पनि क्षेत्रीय अस्पताल सुविधा दिँदै आएको भरतपुर अस्पतालमा चितवन सेना आसपासका जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् अस्पतालमा चार सय पन्ध्र सय सञ्चालनमा रहेका छन् जना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी रहेकोमा बीसजना विशेषज्ञ चिकित्सकको पद रिक्त रहेको बताउँदै मेडिकल सुपरिन्टेन्डेन्ट केसीले दरबन्दी पूरा नहुँदा काममा कठिनाई भएको बताउनुभयो जसमध्ये सरकारका तर्फबाट चालिस र अस्पताल विकास समितिका तर्फबाट बीसजनाको दरबन्दी रहेको छ रिक्त सबै दरबन्दी सरकारी हुन् त्यसै गरी उन्नाइसजनाको दरबन्दी रहेको मेडिकल अधिकृत मध्ये सातजनाको उहाँको पद रिक्त रहेको पनि केसीले जानकारी दिनुभयो एकातर्फ बिरामीको चाप बढी र दरबन्दी रिक्त हुनु तथा अर्कोतर्फ भएका चिकित्सक समयमा उपस्थित नभएपछि बिरामीले आवश्यक सेवा सुविधा पाउन सकेका छैनन् पटक पटक बैठक डाकेर समयमा उपस्थित हुन चिकित्सक तथा कर्मचारीलाई निर्देशन समेत दिँदै आएको मेडिकल सुपरिन्टेन्डेन्ट केसीले बताउनुभयो गत दस वर्षको तुलनामा चितवनमा कृषकको संख्यामा वृद्धि भएको तथ्याङ्ककाले चितवनले सुनाएको छ राष्ट्रिय कृषि गणना दुई हजार अडसठी चितवनको नतिसा हिजो भरतपुरमा सार्वजनिक गर्दै सोह्र हजार आठ सय तेह्र कृषक वृद्धि भएको नतिजा देखाइएको छ तथ्याङ्ककाले चितवनका प्रमुख जीवनाथ आचार्यले दश वर्षको तुलनामा एक हजार क्षेत्र घटे पनि कृषकको संख्यामा वृद्धि भएको बताउनुभयो सार्वजनिक नतिजा अनुसार कृषक परिवारको चलनमा रहेको जग्गाको क्षेत्रफल चालिस हजार छ सय एकतिस हेक्टर रहेको छ चितवन जिल्लामा अठासी हजार दुई सय बयालिस कृषक परिवार मध्ये छयासी हजार सात सय सैतिसले खेतीपाती र एक हजार पाँच सय पाँचजनाले कृषक परिवारले पशु क्षेत्र पशु पंक्षी मात्र पालेको पाइएको छ प्रतिवेदन अनुसार अन्न बालीमा धानमा सात दशमलव नौ तीन प्रतिशतले बढेको छ भने गहुँ बालीमा सुन्ना दशमलव चार छ मकै बालीमा उन्नाइस दशमलव दुई छ कुदुमा अडतिस दशमलव दुई तीन प्रतिशतले उत्पादन घटेको छ करिब अठार दशमलव सात प्रतिशत कृषक परिवारले कृषि ऋण लिएको पाइएको छ राष्ट्रिय कृषि गणनाका दुई हजार सडसठी पुष सोह्र गतेदेखि दुई हजार अडसठी पुष सोह्र गतेसम्म चलेको थियो जिल्ला कृषि विकास कार्य चितवनका प्रमुख राजाराम अधिकारीले छिमेकी जिल्लाबाट कृषकहरू सराई गरेर चितवन आएकाले कृषकको संख्यामा वृद्धि भएको जानकारी दिनुभयो स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले आवधिक बजेट निर्माणमा तथ्याङ्कले कृषि क्षेत्रमा बजेट निर्माण गर्न सहयोग पुग्ने समेत बताउनुभयो कृषि गणना दुई हजार अडसठीको नतिजा चिकित्सा अनुसार चितवनमा छैसठी दशमलव छ प्रतिशत कृषक परिवार रहेका छन् भैरवामा रहेको गौतम बुद्ध विमानस्थलको स्तर उन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने तयारी गरेपछि चितवनका पर्यटन व्यवसायीहरू पर्यटन प्रबन्धनमा जुटेका छन् चितवनको पर्यटन विकास गर्न पाँच वर्ष गुरु योजना बनाएर चितवनलाई समृद्ध बनाउन अग्रसर बन्न थालेका छन् दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजनाद्वारा भरतुमा आयोजित लुम्बिनी चितवन अन्तर सम्बन्ध सम्बन्धित अन्तर्क्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायले आपसी समन्वय गरेर पर्यटन व्यवसाय विकासमा लाग्ने बताएका छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रूपमा स्तर उन्नति गर्न लागि विमानस्थलको निर्माण कार्य सन् दुई हजार सत्रको जुनसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ चितवन पर्यटन समितिका अध्यक्ष दिलीप मैनालीले लुम्बिनी आउने पर्यटक चितवन आउने र चितवन आउने पर्यटक लुम्बिनी जाने वातावरण तयार गर्न पर्यटन व्यवसायीहरूले कार्य योजना तयार पाउनुपर्ने बताउनुभयो पर्यटन व्यवसायी दिनेश कुमार सुकले चुरी पर्वतमा जंगलभित्र रहेको माडीको रामायणकालीन वाल्मीकि आश्रम र चितवनको सबैभन्दा अग्लो स्थान सम्मान लुम्बिनी आउने पर्यटकलाई लान सक्ने योजना बनाउन लाग्नुपर्ने बताउनु बताउनुभयो लुम्बिनीमा चिनिया थाई भारतीय कोरियन तथा श्रीलङ्कन पर्यटक बढी आउने गर्दछन् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले चितवनको बीस वर्ष गुरु योजना अनुरूप चितवनको पर्यटन विकासका लागि निजी क्षेत्र नै क्रियाशील बन्नुपर्ने बताउनुभयो संघका पूर्व अध्यक्ष मित्र राजवाड़ीले अन्तर्राष्ट्रिय विमानस्थल भैरवामा बनेपछि चितवनमा पर्यटन विकासका लागि व्यवसायीहरूले थप लगानी गर्नुपर्ने बताउनुभयो उहाँले आन्तरिक पर्यटनलाई र अन्दाज गरी पर्यटन कार्यक्रम गर्न नहुने धारणा राख्नुभयो चितवनको पर्यटनको मुख्य केन्द्र चितवन राष्ट्र निकुञ्ज भएकाले दुर्लभ जन्तु जैविक विविधताको संरक्षणलाई समेत प्राथमिकतामा पार्नुपर्ने निकुञ्जका संरक्षण अधिकृत कमल जङ कुँवरले बताउनुभयो चितवनमा जनसंख्या दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ यही असार सत्ताइस गते चेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो जिल्ला जनस्वास्थ्य कार्यालयले जनसंख्या वृद्धि मृत्युदर बसाइसराईको अवस्थाको विषयमा जानकारी गराउने उद्देश्यले दिवस मनाउन लागेको हो हिजो पत्रकार सम्मेलन गरी एकिन तथ्याङ्क निकाल्नका लागि यस दिवसले महत्वपूर्ण योगदान दिने कार्यालयले जनाएको छ मृत्युदर व राईको दर्ता गराउन यस दिवसले मुख्य भूमिका निर्वाह गर्न सक्ने कार्यालयको विश्वास रहेको छ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोधाले यसबारे अझै पनि चेतना नफैलाएकोले यस दिवसको महत्व बढेको बताउनुभयो यस्तै दिवसको अवसरमा जनस्वास्थ्य कार्यालयले वृहत लोकदोरी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ जनसङ्ख्याको महत्वको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 छ मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो हवस् त बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कंकाली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल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 अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस